डाक्टर साहबले भन्छन् घाउ चोट भा छैन धामी बाले भन्छन् लगन ला छैन के भयो के भयो लौ आफैलाई थाहा छैन न रातमा निद लाग्यो न दिनमा भोक लाग्यो मायाको रोग लाग्यो मलाई मायाको रोग लाग्यो नमस्ते म गायक राज सिग्देल तपाईँहरू त्यति बेला सुन्दै हुनुहुन्छ Radio Vision ninety one point six megahertz हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने यो कार्यक्रम मुक्तक माला र मुक्तकमाला लिएर उपस्थित भइसकेका छौँ हामी म छु मदन भण्डारी अनि मलाई प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ आज पनि हामी सँगै रहनेछौँ कविताजी र म अनि तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक साथैमा रहनेछन् तपाईँ सम्पूर्ण प्रिय मुक्तक मुक्तकमनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W dot Radio Vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ हामी दसैँ मनाइरहेका छौँ श्रोता आज अष्टमी पर्सि त हामी टिका पनि लगाउनेछौँ मान्यजनहरूको हातबाट आशीर्वाद पनि लिनेछौँ देशमा हुनुहुन्छ परदेशमा हुनुहुन्छ जहाँ जहाँ हुनुहुन्छ सम्पूर्ण नेपाली मनहरूमा सम्पूर्ण मुक्तक मनहरूमा कार्यक्रम मुक्तक माला परिवार यो महान पर्व महान चाडको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छ तपाईँहरू सम्पूर्णलाई विजया दशमीको धेरै धेरै शुभकामना काटे झै पुगोस् सोचे झै पुगोस् पुगोस् मनको भावना दुर्गा माताले कल्याणे गरुन् सानो तिमीलाई दसैँको शुभकामना सोचे झै पुगोस् सोचे झै पुगोस् पुगोस् मनको भावना दुर्गा माताले कल्याणी गरून् सानो तिमीलाई दसैँको शुभकामना सानो तिमीलाई दसैँको शुभकामना आयो गुरधौले खोल्यो मर्सिँदा झोलो मलाई पानी गाउँदा मन लायो आयो फेरि दसैँ आयो गुरधौले खोल्यो मर्सिँदा झोलो मलाई पानी गाउँदा मन लायो नी गङ्गा घर देश र परदेशमा छायो चाडा गोर्खालीको घर देश र परदेशमा छायो चाडा गोर्खालीको रक्षा गर दुर्गा माथा तराई पहाड हिमालीको झल्किनेछ संस्कृति यो मेची काली आँगनीमा जमरा र रातो टिका शिरमा हुँदा नेपालीको जमरा र रातो टिका शिरमा हुँदा नेपालीको सुरुवातमै शुभकामना गीत तपाईँहरू समक्ष बाँड्यौँ सँगै एउटा मुक्तक पनि जोडेँ मैले हामी बडो रमाइलोको साथ बडो हर्ष उल्लासको साथ दसैँ पर्व मनाइरहेका छौँ श्रोता आजको यो वसाईमा मसँग तपाईँहरूले नै पठाउनुभएका दसैँ विशेष मुक्त खराबहरू छन् त्यस्तै अन्य मुक्त खराबहरू पनि छन् जुन दसैँभन्दा अलिक पर रहेर अनेक शीर्षकमा अनेक विषयमा लेख्नुभएको छ मिठो लेखेर पठाउनु भएको छ सबैले मैले कार्यक्रमको सुरुवातमा वाचन गरेको मुक्तक केही समय अघि वाचन गरेको मुक्तक विष्णु घार्कीजीको मुक्तक घर देश र परदेशमा छायो साडा गोर्खालीको रक्षा गर दुर्गा माता तराई पहाड हिमालीको झल्किनेछ संस्कृति यो काली आँगनीमा जमरा र रातो टिका शिरमा हुँदा नेपालीको विष्णु कार्कीजी मुक्तकार विष्णु कार्कीजी जापा उहाँको घर हो कार्यक्रममा म यसरी नै दसैँ विशेष मुक्तक सँगसँगै अन्य मुक्तक मैले भनिहालेँ जोड्दै जानेछु ढिला नगरौँ मुक्तक नै बोलौँ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ रञ्जित बाबु नरालजीको यो साल पनि दसैँमा घर आउन पाइन आमा यो साल पनि दसैँमा घर आउन पाइन आमा निधार भरि रातो टिका लगाउन पाइन आमा दसैँ तिहार खल्लो लाग्छ यो परदेश भूमिमा पोहोर परार जस्तै गरी रमाउन पाइन आमा पोहोर परार जस्तै गरी रमाउन पाइन आमा ओहो परदेशको पीडालाई मुक्तकमा यसरी रञ्जित बाबु नरालजीले कोरेर पठाउनुभयो गोर्खा बगुवा दुई नराल गाउँ उहाँको घर हो हाल उहाँ साउदी अरबमा हुनुहुन्छ रञ्जित बाबु नरालजी परदेशी भूमिमा हुनुहुन्छ साथीहरूसँग रमाइलोसँगले परदेशमै भए पनि हाम्रो संस्कृतिलाई अँगालोमा राखेर देशलाई अँगालोमा राखेर घर परिवारको माया सिरैमा राखेर मनाउनुहोला दसैँ हाम्रो धेरै धेरै शुभकामना तपाईँलाई तपाईँको सम्पूर्ण साथीभाइहरूलाई जो परदेशमा हुनुहुन्छ मुक्तक जोड्छु श्रोतामा मसँग अर्को मुक्तक छ भीमबहादुर पुन बादलजीको आउन पाइन यसपालि दसैँ तिहारमा आउन पाइन यसपालि दसैँ तिहारमा हुने भयो निधार खाली दसैँ तिहारमा बक्का निएर रुँदै होलिन् प्यारी बहिनी मेरो तस्विरहरू अङ्गाली दसैँ तिहारमा मेरा तस्विरहरू अङ्गाली दसैँ तिहारमा भीमबहादुर फुन बादलजीको यो मुक्तक झाप्रा साथ काफला जाजरकोट उहाँको घर हो उहाँले पनि परदेशको फिनालाई मुक्तकमा निकै मार्मिक ढङ्गले समेटेर हामीलाई पठाउनुभयो अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ एन्जिला ढकालजीको न घिउ छ घरमा न छ थोप्पो तेल न घिउ छ घरमा न छ थोप्पो तेल तबै आए पाहुना हो कस्तो मेल भन्न थाले खाउँ घुमाएको रोटी आपत पर्यो कसरी पकाउँ मसिल आपत पर्यो कसरी पकाउँ मसिल ओहो है गाह्रो हुन्छ यस्तो भयो भने चाडपर्वमा अभावलाई चार हरफमा इन्जिला ढकालजीले महानन्द चोक बिर्तामोड चाफाबाट यसरी कोरेर पठाउनु भयो अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ खड्ग बहादुर शाहीजीको जाँदैन कहिले कहीँ कता गरिबको पीडा जाँदैन कहिले कहीँ कता गरिबको पीडा हुन्छ थौ छाक कटा गरिबको पीडा चाडपर्व आउँदा राम्रो खान लाउन नपाई हुने भो इतिहासको कथा गरिबको पीडा हुने भो इतिहासको कथा गरिबको पीडा खड्ग बहादुर साईजी जाजरकोटका मुक्तकार हाल उहाँ मलेसियामा हुनुहुन्छ यसरी उहाँले हामीलाई चार हरफ कोरेर मालालाई पठाउनुभयो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ श्रोता विशाल घिम्रेजीको एक दुई गर्दै दिन गन्दै हुन्छन् होला मेरी आमा एक दुई गर्दै दिन गन्दै हुन्छन् होला मेरी आमा छोरो आउने बाटो हेरी होला मेरी आमा सबका छोरा परदेशबाट यो दसैँमा घर आउँदा मलाई सम्झी फक्कानिँदै होला मेरी आमा मलाई सम्झी फक्कानिँदै होला मेरी आमा विशाल घिम्रेजी गुल्मीका मुक्तकार हाल उहाँ बुटवलमा हुनुहुन्छ उहाँले पनि परदेशको फिनालाई मुक्तकमा यसरी उठाउनुभयो अर्को मुक्तक केसी गोविन्दजीको मसँग रहेको छ घर घरमा जुन पुर्याइदिनु है दसैँ घर घरमा जुन पुर्याइदिनु है दसैँ उमङ्गको मिठो धुन पुर्याइदिनु है दसैँ रङ रोगनले हुँडेको छ डाँडा पाखामा कमेरो माटो र छुन पुर्याइदिनु है दसैँ कमेरो माटो र छुन पुर्याइदिनु है दसैँ ओहो यसरी दसैँ विशेष मुक्तकमा आफ्नो शुभकामना हुँदा केसी गोविन्दजीले सम्पर्क ठेगाना छुटाउनु भएछ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ गोविन्द काभले मुक्तिजीको दुःख पिर चिन्ता अभाव सबै सबैको नाश होस् दुःख पिर चिन्ता अभाव सबै सबैको नाश होस् यो वर्षको दशैं पालमुनिको पनि खास होस् ठुला महलमा मात्र होइन हे देवी भगवती माता प्रत्येक गरिबको झुपडीमा तिम्रो सधैँ बास होस् प्रत्येक गरिबको झुपडीमा तिम्रो सधैँ बास होस् यसरी विजयादशमीको सबैलाई हार्दिक मङ्गलमय शुभकामना भन्दै गोविन्द काफले मुक्तिजीले चिदीपानी नौ पाल्पा घर र हाल कुवेतबाट हामीलाई मुक्तक पठाउनु भएको छ अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ मोहन सिंह घरती मगर्जीको रीतिरिवाज र संस्कृति बचाउन सिकौँ रीतिरिवाज र संस्कृति बचाउन सिकौँ आपसमा खुसी सद्भाव जगाउन सिकौँ अरू घोडा चढे भने दूरी चढ्ने होइन औकाथेरी चाडपर्व मनाउन सिकौँ औकाथेरी चाडपर्व मनाउन सिकौँ मोहन सिंह घरती मगरजीले यसरी सुझाव दिँदै हुनुहुन्थ्यो मुक्तकमा बागचोर नगरपालिका दुई थारमारे सल्यान उहाँको घर हो अब पनि श्रोता दसैँ विशेष नै गीत सुन्नुहोला मसँग मोहन सिंह घरती मगर्जीको नै अर्को एउटा मुक्तक रहेको छ मोहन सिंह घरती मगर्जीको मुक्तक मुक्तकसँगै एउटा साङ्गीतिकको शैली तपाईँलाई टिका जमरा परोस् निधार खाली नहोस् कसैको टिका जमरा परोस् निधार खाली नहोस् कसैको हर्ष उल्लास छाओस् अनि मन रमाओस् सबैको पुरा होउन् आकाङ्क्षा पुरा होउन् ती चाहना यही दिन्छु हजुर शुभकामना यो बडा दसैँको यही दिन्छु हजुर शुभकामना यो बडा दसैँको आयो दसैँ बोकेर हाँसो ल्याउँछ खुसी मेटाउँछ गुनासो आयो दसैँ बोकेर हाँसो ल्याउँछ खुसी बेला ओहोर जस्तै देउसीमा भेटौँला ओहोर जस्तै देउसीमा भेट नयाँ लुगा लगाएर पुतली झै बनी मामा घर जाने भन्छन् सानी नानी पनि फुले जति मात्रै सुन्दर बन फुल्यो भने संसार सुन्दर बन्छ तर मन फुल्यो भने मन फुल्यो भने বেলা प्रधान सिंह कार्तिक मगर्जीका मुक्तकरा परसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो कार्यक्रम माला तपाईँ सुनिरहनु भएको छ रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्समा आजको यो वसाईमा हामी दसैँ विशेष मुक्तकरा पर अहिलेलाई सुनिरहेका छौँ यसै क्रममा हामीलाई सवाल जवाब मुक्तक एउटा प्राप्त भएको छ स्याङ्जाका मुक्तकार अनि झाफाका मुक्तकार स्याङ्जाली र झाफाले मिलेर हामीलाई सवाल जवाब लेखेर पठाउनु भएको छ एसपी असफलजी र सिसा थारेजीले यसभन्दा अगाडि पनि पठाइरहनु भएको थियो यसपालि दसैँ विशेष सवाल जवाब पनि लेखेर पठाउनु भएको छ मलाई सवाल जवाबमा साथ दिन सधैँ चाहिँ टिका पोखरेलजी आइसक्नु भएको छ एसपी असफलजीका मुक्त खराबहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ त्यस्तै सिसा थारेजीका मुक्त खराबहरूमा तपाईँले टिका पोखरेलजीको स्वर सुन्न सक्नुहुन्छ एसपी असफलजीको घर भाटखोला नौ सेङझा हाल उहाँ परदेशमा हुनुहुन्छ सिसा थारेजीको घर बिर्तामण झापा टिकाजी सवाल जवाफ मुक्तको निमित्त अघि नै आएर बसिरहनु भएको छ सुरु गरौँ होला है टिकाजी सवाल जवाफ सवाल जवाब अबको क्रममा हामी राख्दैछौँ सिसा थारेजीबाट मायाको चिनो औठी दिएर मायाको चिनो औठी दिएर गयो परदेश मनमुटु लिएर औधी माया लाग्छ तिम्रो बस्छु आँसु रूपी जहर पिएर बस्छु आँसु रूपी जहर पिएर औठी मात्रै होइन मुट्टु पनि दिएको छु औठी मात्रै होइन मुट्टु पनि दिएको छु तिम्रै पिरमा भित्रभित्रै भक्कानिएको छु सपनीमा मुस्कुराउँदै तिमी आउँदा त आधा रातमै चिच्याउँदै बिउजिएको छु आधा रातमै चिच्याउँदै बिउजिएको छु उता तिमी त्यसरी परदेशमा रोएर बस्दा उता तिमी त्यसरी परदेशमा रोएर बस्दा वर्षाको भेलसरी आँसुले मुख धोएर बस्दा रमाइलो चाडपर्व नजिकै हुन लाग्दा प्यारा थाम्न गाह्रो भयो मन तस्बिर छोएर बस्दा थाम्न गाह्रो भयो मन तस्बिर छोएर बस्दा आएथे प्रदेश आँखामा आँसु रोकेर आएथे प्रदेश आँखामा आँसु रोकेर सानो तिम्रो मायालाई मुटु भरि बोकेर तिहार मनाउन म घरमै आउँछु पक्का चाडपर्वमा नरुनु तिमी छाती ठोकेर चाडपर्वमा नरुनु तिमी छाती ठोकेर एक्लै बाँच्न गाह्रो भो मुटुमा बसाई सरेर जाऊ एक्लै बाँच्न गाह्रो भो मुटुमा बसाई सरेर जाऊ मेरो खाली सिउँदोमा तिम्रै सिन्दुर भरेर जाऊ तिम्रो हुन पाइन भने बाँच्न सक्दिन एक पल पनि त्याग्नु छ भने मलाई अन्तिम संस्कार गरेर जाऊ त्याग्नु छ भने मलाई अन्तिम संस्कार गरेर जाऊ यही मङ्सिरमा तिम्रो सिउँदो भर्छु भनेर यही मङ्सिरमा तिम्रो सिउँदो भर्छु भनेर मेरो जीवन सिसा तिम्रै नाममा गर्छु भनेर तिम्रै हुन अर्को महिना म घर आउँदैछु धम्की नदेऊ धोका दिएमा मर्छु भनेर धम्की नदेऊ धोका दिएमा मर्छु भनेर मेरा उनी यस्ता भन्दै कति गुणगान गाउँछन् मेरा उनी यस्ता भन्दै कति गुणगान गाउँछन् चाडपर्वमा थरी थरीका गरगहना लाउँछन् सबै सङ्गीको बिहे भयो मेरो मात्रै बाँकी सङ्गिनीका छोरी आन्टी भन्दै आउँछन् सङ्गिनीका छोरी आन्टी भन्दै आउँछन् खुसी छन् मेरा साथी छोराको बाउ बनी खुसी छन् मेरा साथी छोराको बाउ बनी जिस्काउँछन् बिहे घर बुढो भइस् त भनी दसैँपछि छिट्टै घर आउँछु बिहे गर्नलाई मेख मार्न मन छ सानो साथीको मलाई पनि मेख मार्न मन छ सानो साथीको मलाई पनि यसपालि दसैँमा मेरो दाई आउने भन्नुभएको छ यसपालि दसैँमा मेरो दाई आउने भन्नुभएको छ हुने खाने ज्वाइँ खोज्न शहर धाउने भन्नुभएको छ छोरीको उमेर गयो भन्दै चिन्ता माने बा आमाले यही मङ्सिरमा मेरो डोली अन्माउने भन्नुभएको छ यही मङ्सिरमा मेरो डोली अन्माउने भन्नुभएको छ मङ्सिर लाग्नु अगाडि नै म घर आउँछु सानो मङ्सिर लाग्नु अगाडि नै म घर आउँछु सानो तिम्रो दाईलाई फोन गरी सम्झाउँछु सानो प्रवास आएर नि जग्गा जमिन जोडेकै छु मलाई विश्वास छ तिम्रो साथ पाउँछु सानो मलाई विश्वास छ तिम्रो साथ पाउँछु सानो मेरो यो खाली सिउँदो चाँडै रङ्ग्याउ घर आएर मेरो यो खाली सिउँदो चाँडै रङ्ग्याउ घर आएर दुवै मिली बसौँला पिरतीको घर चटक्क बनाएर तिम्रो कुरा सुन्दाखेरि जीवनमा उमङ्ग छाएको छ बिहेपछि मेरो प्यारो एसपीसँगै बस्छु रमाएर बिहेपछि मेरो प्यारो एसपीसँगै बस्छु रमाएर यसपालिको दशैंलाई खास बनाए यसपालिको दसैँलाई खास बनाए अन्तिमचोटि माइतीमा दसैँ मनाए फेरि तिम्रो बिहे अन्तै पक्का गर्लान् हाम्रो कुरा तिमीले पनि घरमा जनाए हाम्रो कुरा तिमीले पनि घरमा जनाए टिका अघि तिमी घर आउन मिल्दैन र टिका अघि तिमी घर आउन मिल्दैन र सँगै बसी दसैँको टिका लाउन मिल्दैन र दसैँमा लाग्ने रमाइलो मेला सँगसँगै घुमे प्रीतिको गीत हामीले नि गाउन मिल्दैन र प्रीतिको गीत हामीले पनि गाउन मिल्दैन र तिमीसँगै यसपालिको दसैँ मनाउने तिमीसँगै यसपालिको दसैँ मनाउने मन थियो दसैँ अघि नै आफ्नो बनाउने प्रवासमा भनेको बेला छुट्टी मिल्दैन कुरा नबुझी मलाई मात्रै दोषी जनाउने कुरा नबुझी मलाई मात्रै दोषी जनाउने जति सक्दो चाँडै छुट्टी मिलाई आऊ प्यारा जति सक्दो चाँडै छुट्टी मिलाई आऊ प्यारा अझै मलाई एक्लै यसरी नतड बाऊ प्यारा बुरु सोचौंला बिस्तारै जिन्दगीको बारेमा पहिला दुनियाँ अघि सिउँदो सजाऊ प्यारा पहिला दुनियाँ अघि सिउँदो सजाऊ प्यारा बसे मनमा खुसी अनि उमङ्ग जगाएर बसे मनमा खुसी अनि उमङ्ग जगाएर निधारमा दसैँको टिका जमरा लगाएर घरकाले नदिए मन्दिरमा गई रङ्गाएर तिम्रो सिउँदो सिन्दुरले घरबाटै भगाएर बसे मनमा खुसी अनि उमङ्ग जगाएर रिस राग अनि वैरभाव मनैमा मरुन् रिस राग अनि वैरभाव मनैमा मरुन् मित्र दाइने शत्रु जति पाउमा परुन् बडा दशैं कसैलाई नि दशा नबनोस् नव दुर्गा भवानीले सबैको रक्षा गरून् नव दुर्गा भवानीले सबैको रक्षा गरून् पीडा धागो मायाको चिनो लिएर मिठा मिठा कुरा जति मनमा सचेर तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर मिठा मिठा कुरा जति मनमा सचेर डाफे चरी झै म बेगमारी ঝুলকুলা সামু तिमीलाई भेट्न आउँदैछु फर्किएर माइलो गाउँमा सवाल जवाफ मुक्त खराबहरू सँगसँगै एउटा मिठो गीत तपाईँहरू समक्ष मैले राखिसकेँ श्रोता रेडियो भिजन एकानब्बे दशमलव समय मेगा हार्समा तपाईँ कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ तपाईँ कार्यक्रम मुक्तक माला नियमित सुन्नुहुन्छ सुन्ने चाह हुँदा हुँदाहुँदै पनि छुट्याउनु भयो कुनै अङ्क भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामचरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिकाको website W dot Chukuprakash dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रममा म मुक्तक नै बोलिरहेको छु श्रोता पुनः मुक्तक नै जोड्छु ल घर सम्हाल्न असल सुशील नारी चाहिन्छ घर सम्हाल्न असल सुशील नारी चाहिन्छ थोरै लसालु अनि धेरै मनोकारी चाहिन्छ यसो भन्दै मेरी आमा सधैँ किर्किर गर्छिन् गजल मुक्तक लेख्ने बुहारी चाहिन्छ गजल मुक्तक लेख्ने बुहारी चाहिन्छ ओहो गाह्रो बनाउनु भएछ है अब गजल मुक्तक लेख्ने बुहारी नै खोज्नुपर्ने भयो रमेश रसिकजीको यो मुक्तक निजगढ बाह्र उहाँको घर हो रमेश रसिकजीका यिनी मुक्त मुक्तकरबहरूसँगै अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ डाक्टर रमेश केसीजीको उही मिठो बात गर्छ उही राष्ट्रघात गर्छ उही मिठो बात गर्छ उही राष्ट्रघात गर्छ नेता हो राम्रालाई लात हाम्रालाई हात गर्छ खै यो देशको खुन पसिना बेचेर कहिलेसम्म नुनसुनदेखि सरकारसम्म आयात गर्छ नुनसुनदेखि सरकारसम्म आयात गर्छ डाक्टर रमेश केसीजी रामेछाप उहाँको घर हो हाल उहाँ नवलपरासीमा हुनुहुन्छ मिठो मुक्तक लेख्नुहुन्छ रमेशजी अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ मोहन कार्कीजीको चर्खो अनि सुक्खा रोटी खाएर बसेको चर्को घाम अनि सुक्खा रोटी खाएर बसेको हरेक पलमा गाउँघरको याद आएर बसेको कसले बुझिदिन्छन् हामी परदेशीको पीडाहरू धेरै सपना बुनेर फाटेको लाएर बसेको धेरै सपना बुनेर फाटेको लाएर बसेको ओहो मुक्तक मोहन कार्कीजीको रौतहट चन्द्रपुर दस उहाँको घर हो हाल उहाँ दोआ कतारमा हुनुहुन्छ अर्को मुक्तक मनिँदैछु मसँग मुक्तक छ सागर खड्काजीको मलाई कस्तो केटी चाहिन्छ बुझिरहेको छैन ओहो मलाई कस्तो केटी चाहिन्छ बुझिरहेको छैन मेरा लागि कस्तोसम्म पाइन्छ बुझिरहेको छैन कोही धन कोही रूप कोही मनको पछि के हेरेर माया प्रीत लाइन्छ बुझिरहेको छैन के हेरेर माया प्रीत लाइन्छ बुझिरहेको छैन अब त बुझ्ने बेला पनि भयो होला सागर खड्काजीको यो मुक्तक अर्को काँची उहाँको घर हो अर्को मुक्तक प्रकाश पाठक योगीजीको श्रोता मसँग रहेको छ जन्मेपछि मर्नुपर्छ एक दिन जन्मेपछि मर्नुपर्छ एक दिन पाकेपछि झर्नुपर्छ एक दिन सुख स्वयलमा दिन काटे पनि परलोकमा सर्नुपर्छ एक दिन परलोकमा सर्नुपर्छ एक दिन हो है प्रकाश पाठक योगीजी चितवन एक जगतपुर उहाँको घर हो हाल उहाँ चेन्नई भारतमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ आशुतोष केशवजीको आशुतोष केशवजीले आफ्नो सम्पर्क ठेगाना अह लेख्ने छुटाउनु भएछ आशुतोष केशवजीका मुक्तकरपहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता याद आउँदा प्रियसीको तस्विर हेरिरोइरहेँ याद आउँदा प्रियसीको तस्विर हेरी रोइरहेँ कस्तो भाग्य बनाइस्दैव तकदिर हेरी रोइरहेँ भेट्न आउनु मन त थियो नियतिले ठकियो मलाई तिम्रो अनि मेरो बिचको जन्जिर हेरी रोइरहेँ तिम्रो अनि मेरो बिचको जन्जिर हेरी रोइरहेँ आज उनको यादमा जुन हेरी टोलाएर बसे लिन मेरी माया भन्दै लोलाएर बसे आज उनको यादमा दिन्छ उनीसँगको दुरीले ओ पल पल छ उनीसँगको दुरीले कतै उडाइ लाने हो कि हाम्रो सपना हुरीले आज उनको यादमा आशुतोष के सब्जीका मुक्तकार परिसँगै श्रोता यो मिठो गीत तपाईँले कार्यक्रम मुक्तक मेलामा सुन्नुभयो म मुक्तक लिइरहेको छु केही कार्यक्रममा पुनः मुक्तक नै जोडौँला यादहरूले भ्याइ नभ्याई सुत्ने बेलामा यादहरूले भ्याइ नभ्याई सुत्ने बेलामा फेरि उही निष्ठुरी आई सुत्ने बेलामा मुटु चले जस्तै हुन्छ आगो बले जस्तै यो के भएको होला मलाई सुत्ने बेलामा यो के भएको होला मलाई सुत्ने बेलामा सुरेश कुँवरजीको मुक्तक मैले तपाईँहरू समक्ष राखेँ श्रोता बजाङ दिल्ली उहाँको घर हो हाल उहाँ कडलुर तामिलनाडु भारतमा हुनुहुन्छ सुरेश कुमारजी पनि मुक्तकबाट स्वादिला लेख्नुहुन्छ गुलिया लेख्नुहुन्छ आउनुहुन्छ यसरी नै सामाजिक सञ्जाल फेसबुकको बाटो हुँदै अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ कमल के थापाजीको झट्ट हेर्दा तिमी समझदार रहेछौ झट्ट हेर्दा तिमी समझदार रहेछौ फसाउने सजिलै कलाकार रहेछौ तिमीले हानेको छोट बल्झिरह्यौ मेरो देख्दा सानो विषालु हतियार रहेछौ देख्दा सानो विषालु हतियार रहेछौ कमल के थापाजी मुगु छ सेरी उहाँको घर हो हाल उहाँ दुबईमा हुनुहुन्छ अर्को मुक्तक मैले लिँदैछु श्रोता मसँग मुक्तक छ कृष्ण घिम्रेजीको विगत पनै चोखो माया भुल्नै पर्ने बाध्यता छ विगत बनाई चोखो माया बोल्नै पर्ने बाध्यता छ नयाँसँग नाता गाँसी खुल्नै पर्ने बाध्यता छ परिस्थिति व्यवस्थाले हेप्तो रहेछ जसलाई पनि झर्छु भन्ने थाहा छ फुललाई फुल्नै पर्ने बाध्यता छ झर्छु भन्ने थाहा छ फुललाई फुल्नै पर्ने बाध्यता छ कृष्ण किम्रेजी छत्रगन चार अर्घ खाँचीका मुक्तकार हाल उहाँ मलेसियामा हुनुहुन्छ मुक्तक मालामा यसरी नै आउनुहुन्छ नियमित रूपमा आफ्ना मिठा मुक्त खराबहरूको साथमा अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ इन्द्र सालजीको खुब आज्ञाकारी बनियो बात काटिएन खुब आज्ञाकारी बनियो बात काटिएन दुःख पर्दा मुटु दुख्दा रुँदै रात काटिएन माया गरियो होला धोका खाइयो होला अरूलाई देखाउन आफ्नो हात काटिएन अरूलाई देखाउन आफ्नो हात काटिएन इन्द्रलम सालजीको यो मुक्तक उहाँले आफ्नो सम्पर्क ठेगाना लेख्नु भएको छैन तर कहिलेकाहीँ मुक्तक नि लेखिन्छ कस्तो भयो प्रतिक्रिया पाऊ है भनेर मुक्तकको सिरानमा लेख्नु भएको छ इन्द्रलम सालजी मुक्तक लेख्दा चार हरफलाई सँगसँगै लेख्नुहोस् न है दुई हरफ माथि दुई हरफ तल अनि बिचमा एउटा बाटो छोडेर थोरै स्पेस छोडेर खाली ठाउँ छोडेर नलेख्नुहोस् न झट्ट हेर्दा मुक्तक आयतकार देखिनु पर्यो इन्द्र लम्सालजीको यो मुक्तक मैले तपाईँहरू समक्ष राखेँ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ राजन कार्कीजीको नफकाई बस्यो कि त फकाएर बस्यो माया नफकाई बस्यो कि त फकाएर बस्यो माया या दिलमा मात्रै तस्विर सजाएर बस्यो माया आजका जोडीहरूलाई यिनै प्रश्न छन् मेरो हाँसो खुसीमा बस्यो या त रिसाएर बस्यो माया हाँसो खुसीमा बस्यो या त रिसाएर बस्यो माया ओहो अरूलाई चाहिँ कसरी माया बस्यो भनेर सोध्ने अनि यसरी बस्यो भन्ने जानिसकेपछि आफू पनि माया लाउने रासन कार्कीजी बाटो मुक्त गरब लेखेर पठाउनु भयो मोरङ उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ सन्दीपा श्रेष्ठजीको सिजुवा साथ सौठा मोरङ उहाँको घर हो मसँग एउटा नयाँ गीत पनि प्राप्त भएको छ हामीलाई नियमित रूपमा मुक्तक पठाउनुहुने मुक्तकार सुसन क्षितिज राईजीले भएको गीत हो यो राजेश पायल राईजीले यसमा आवाज दिनुभएको छ भने राजेश थापाजीले सङ्गीत भएको छ पहिलो पटक मुक्तक मालामा म यो गीत तपाईँहरू समक्ष राख्दैछु सुजन क्षितिज राईजीको गीत सँगसँगै सन्दीपा श्रेष्ठजीको मुक्तक तपाईँहरू समक्ष अबको क्रममा चोट आफै दिँदै कस्तो छ भने सोध्छौ किन चोट आफै दिँदै कस्तो छ भने सोध्छौ किन बाहिर ठिक्क पार्दै दिलभित्र छुरा रोप्छौ किन चिप्लो बोली बोल्न नि कति आएको खै कुन्नी जुनी जुनी तिम्रो हो भन्दै अरूकै साथ रोज्छौ किन जुनी जुनी तिम्रै हो भन्दै अरूकै साथ रोज्छौ किन नजाऊ भन्दा भन्दै गयो माया साटेर नजाऊ भन्दा भन्दै गयो माया साटेर पराइलाई जाऊ भन्दा भन्दै गयौ माया साटेर सन्दीपा स्ट्रेटजीको मुक्तक अनि सुजन क्षितिज राईजीका गीती हरफहरूसँगै यो गीत तपाईँहरू समक्ष मैले राखेँ मुक्तक माला श्रोता तपाईँ रेडियो भिजनमा सुनिरहनु भएको छ आजको यो वसाईमा तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू आलो पालो जोड्दा जोड्दै कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत म पाइरहेको छु तपाईले आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate at Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर पनि मुक्तकरबहरू प्रतिक्रिया तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभए तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त कविताजीलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई पनि सुटुक्का सम्झँदै मदन भण्डारी आजलाई पनि छुट्छु हस्त श्रोता दशैं तपाईँको शुभ वितोष मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्ताक मालिका नि